नमस्कार स्थानीय गतिविधिको सङ्गालो बिहान साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन विशाल विकतसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डको एक सय दुई थुप्रो चार मेगटसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकोटको पर्यटकीय स्थल घुम्टे लेक मोटर बाटोले जोडिँदै सयपत्री बौद्धिश्य सहकारीको चौध वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न लेखानीका विद्यार्थीले लायन्स क्लब अफ बागलुङद्वारा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण बागलुङ नगरपालिकाको वडाहरूको सहकार्यमा ज्येष्ठ नागरिकले न्यानो कपडा वितरण र बोर्तिबाङ बजारमा रक्त सञ्चार अभाव हुँदा रगत चाहिने बिरामीको उपचारमा समस्या बागलुङका छवटा पालिकामा तेह्र उद्यान बन्दै ओह दाइ दाइ दुली त भागिनी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 भनाइ छ अहिले कडा चट्टानयुक्त पहरा परेकाले लोकमार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुगुनी देखिएको छ अध्यक्ष बस्नेतले भन्नुभयो स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको थप सहयोग चाहिएको छ बजेट भए सडक चाँडै बन्छ टेउवासम्म विक्रमसम्म सम्म दुई हजार चौसठीमा सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरै पछि बनेको हो एकै वर्षमा सकिने काम भए पनि बजेटको समि सीमितताका कारण निर्माण अवधि लम्बी रहेको छ दुई वर्ष लगाएर टेउवा स्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो त्यहाँदेखि अघि पहेरा देखे परेकाले बजेट पनि बढी लाग्ने भएकाले भएको छ उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्ते चढ्ने पर्ने पर्यटक यात्रा छोटिनेछ भन्दा माथि भने झन्डै एक घन्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्याउने योजना छ पर्यटकले त यसै सुविधा हुन्छ माथि धेरै संरचना बनाउनु पर्नेछ गाडी पुग्यो भने सामग्री पुर्याउन पनि सहज हुन्छ अध्यक्ष बस्नेतले भन्नुभयो यसअघि खचरलाई निर्माण सामग्री बोकाएर घुम्टेको शिरमा रहेको मन्दिर पदमार्ग लगायत बाँधका संरचना बनाइएको थियो नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए सडक सुविधा पुग्न साथ घुम्ते सर्ने पर्यटक भक्तजनको संख्या वाटे बढ्ने गलकुट नगर गलकुट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो उहाँका अनुसार घुम्ते पोग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिनेछ हिँड्न रुचाउनेको लागि व्यवस्थित पदमार्ग बनेको छ गाडीमा जानेले पनि केही बेर पदयात्राको अनुभव सङ्गाल्न पाउने संरक्षण वरिष्ठ उपाध्यक्ष थापाले भन्नुभयो तिन हजार एक सय दस मिटरको सेमा अवस्थित घुम्टे लेक पदयात्राका शौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ पर्यटकलाई लक्ष्य गरी केही वर्ष अघि त्यो हुँदै घुम्टे जोड्ने पदमार्ग समेत निर्माण भइसकेको छ घरकोट नगरपालिका वडा नम्बर सात मल्म हुँदै जोड्ने अर्को पदमार्ग अहिले पनि अहिले निर्माणाधीन अवस्थामा छ वडा नम्बर दस पाण्डवकानी र ताराखोला गाउँपालिका वडा नम्बर तिन हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ गण्डकी प्रदेश सरकारको एक सय दस दश गन्तव्य मध्येमा सूचीकृत घुम्ते धार्मिक धार्मिक प्राकृतिक एवं जैविक महत्त्वका दृष्टिले धनी छ घुम्तीमा रहेका सिद्ध र भैरवको मन्दिरमा वर्षेनी वैशाखी पूर्णिमामा विशेष पूजा पूजाआजा हुन्छ त्यहाँ भाकल र गरी मनोकांक्षा पूरा हुने जनविश्वास छ यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ मनोरम भुवनोत हिम श्रृङ्खला सूर्योदय सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षण गन्तव्य मानिन्छ बागलुङ सदरमुकामदेखि पैँचालिस किलोमिटर गाडीको यात्रापछि गलकुट पुगिन्छ गलकुट हटियाबाट कच्ची सडक मार्फत एक घन्टामा टेउवा पुग्न सकिन्छ टेउवाबाट पैदल अढाई तिन घन्टामा पुग्ने गरी घुम्टे चढिन्छ घुम्टेलाई गन्तव्य बनाउँदा त्यहाँ त्यस आसपासका पर्यटकीय स्थल गाईघाट झरना गलकुट दरबार खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय समेत घुम्न सकिन्छ सयपत्री बोडिसे सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न भएको छ आजको साधारण सभा गलकोट नगरपालिका वडा नम्बर चार चौमुहा र खडुवा सेयर सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण डाँडाखेतमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरसको उन्नाइसको कारण सृजित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको तेस्रो दिन सम्पन्न भएको छ एक हजार तिन सय छ्यासीजना सेयर सदस्य रहेको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 विद्यालयमा अध्ययनरत त्रिचालिसजना विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेसनरी प्रदान गरिएको हो न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरणपछि विद्यार्थीहरू सामूहिक तस्बिर खिच विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक्ट तिन सय पच्चिस विमानका जोन चेयरपर्सन गोविन्द बहादुर पौडेलले कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो सामग्री हस्तान्तरण गर्दै पौडेलले क्लबले सामाजिक उत्तरदायित्व रूपमा उत्तरदायित्व रूप स्वरूप विभिन्न परोपकारी र सामाजिक गतिविधि गर्दै आएको बताउनुभयो काशीराम प्राथमिक विद्यालयका विद्यार्थीले तिर्सल स्थान न्यानो स्वेटर टोपी कापी कलम मास्क लगायतका सामग्री प्रदान गरिएको Lions Club of Baglung peace टाउनकी सचिव देवी कार्कीले जानकारी दिनुभयो कार्यक्रममा काठेकुला गाउँपालिका वडा नम्बर आठका वडा अध्यक्ष चित्रकला श्रेष्ठ क्लबका संस्थापक अध्यक्ष ससिना घरती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रसाद पुन काशीराम प्राथमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर काउचा सहसचिव सीता पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम लायन्स क्लब अफ बागलुङ टाउनका अध्यक्ष राममाया घिमिरेको अध्यक्षता उप प्रथम उपाध्यक्ष लक्ष्मी पन्तको स्वागत तथा सचिव देवी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो क्लबले अन्य स्थानमा पनि विभिन्न सामाजिक सहयोग गर्दै आइरहेको छ बागलुङ नगरपालिकाका विभिन्न वडाहरूको सहकारीमा बागलुङ ज्येष्ठ बागलुङका ज्येष्ठ नागरिकले न्यानो कपडा वितरण गरिएको छ आइतबार आयोजित एक कार्यक्रमका कार्यक्रममा प्रभु बैङ्कका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचरले एक सय ज्येष्ठ नागरिकलाई सामग्री दिने अभियान थालनी गर्नुभएको छ सामग्री वितरण अभियानमा बोल्दै शेरचरले जिल्लामा लगानी भेट्याउने अभियानमा सबै क्षेत्रको सहकार्य गर्ने बताउनुभयो उहाँले शिक्षा स्वास्थ्य र खेलको क्षेत्रमा पनि युवालाई आकर्षित गर्नका लागि कार्यक्रम तयार भइरहेको बताउनुभयो त्यसका लागि आफू आफ्नो संस्था र अन्य दाताको खोजी गरिरहेको शीर्षनको भनाइ थियो नयाँ विश्व अनलाइनका अध्यक्ष पुष्पमान श्रेष्ठको अध्यक्षता उप सम्पादक मुकेशन र राज भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश नेौपानी समाजसेवी देवबहादुर श्रेष्ठ सुभाष राज भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो दैनिक सय बिरामी आउने पूर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र रक्त सञ्चार अभाव भएको छ रक्त सञ्चार नहुँदा तत्काल रगत चाहिने बिरामीको उपचारमा समस्या पर्ने गरेको छ सदरमुकामदेखि नब्बे किलोमिटर पश्चिममा रहेको भएकोले दैनिक बिरामीहरू धेरै आउँछन् तत्काल सदरमुकाम पुग्न नसक्नेले यहाँकै भर पर्नुपर्छ रगत अभावमा सुत्केरी सेवा लिनुपर्नेले बढी शास्ति हुने गरेको केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो आवश्यक दरबन्दीका कर्म स्वास्थ्य कर्मी समेत छैनन् तत्काल अस्पताल रिफर गर्न एम्बुलेन्स पनि छैन हाल पश्चिम क्षेत्रमा आएका एम्बुलेन्स केन्द्रको माथतमा चल्ने वा कटा रहने भन्ने अंशय अन्यल छ अपरेसन गर्ने डाक्टर छन् तर रक्त सञ्चार केन्द्र छैन त्यसैले काम जटिल हुन्छ जटिल अवस्था आयो भने रिफर गर्नुपर्छ त्यसरी रिफर गर्दा बिरामीले अर्को सर्को शुल्क तिरेर ट्याक्सी कोर्नुपर्ने बाध्यता छ रक्त सञ्चार नभएकोले अपरेसन गर्ने बिरामीले रक्त समूह मिल्ने खोज व्यक्ति खोजेर राख्नुपर्ने बाध्यता छ उपचार मात्र दिएर पुग्दैन त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती चुनौती छ मल्लले भन्नुभयो उपचारको सेवा दिने काम प्रशासनले दिए जस्तो होइन विभागीय रूपमा दरबन्दी पुरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उहाँले बताउनुभयो कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ दुई हजार छ्यात्तर सहित अघिको जस्तो बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटक स्थल बोलाउन थालेका हुन् बागलुङमा पनि तङ्ग्रिँदै गरेको पर्यटनको प्रभाव छ धार्मिक तथा प्राकृतिक रूपमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासका कामले पनि बिस्तारै गति लिन थालेका छन् महामारीको सपेतामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रमहरू सञ्चालनको चरणमा प्रवेश गरेका छन् यो वर्ष बागलुङमा पर्यटकीय क्षेत्रको विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले तेह्रवटा उद्यान निर्माणको काम गर्दैछ पुसको पन्ध्र बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यान मध्ये चारवटाको काम सुरु भएको छ बाँकी उद्यानको नापजात र लागत स्थित तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ जिल्लाभर छवटा स्थानीय तहमा एघारवटा उद्यान र दुईवटा विद्यालय तथा क्याम्पसहरूमा हरिया हरियाली विकास कार्यक्रम चार आर्थिक वर्षको लागि विनियोजित भएका छन् उद्यान आन्तरिक तथा वायु पर्यटकको लागि आकर्षण गन्तव्य हुन् तर अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यान विकासको गर्ने योजनामा छ गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल भन्नुहुन्छ यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुने गरी प्रक्रिया थाल्न निर्देशन दिएका छौँ बागलुङको ताराखोलामा दुई पर्यटन उद्यान बन्नेछन् सहित पार्क ताराखोला र मोतिमारे बराह पर्यटन कार्यक्रमका लागि दस दस लाख रुपियाँ बजेट विनियोजन भएको छ मोतीमारी बराह पर्यटनको लागि काम सम्झौता भएर सुरु भइसकेको डिभिजन वन कार्यालय बाग्लुङका प्रमुख मुकुन्द भण्डारीले अधिकारीले बताउनुभयो जयमिनी नगरपालिकामा दस लाखमा दुईवटा उद्यान बन्नेछन् पालकोट हिल पार्क जैदी र देवल मन्दिर सेट र बिनामारेमा पर्यटनको कार्यक्रम सञ्चालन हुनेछ बाग्लुङ नगरपालिकाको अम्लाचौरमा शहीद पार्क रामरेखामा बिपी स्मृति पार्क नारायण स्थानमा हरियाली पर्यटन पर्यटन पार्क रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् बिपी स्मृति पार्कमा का पार्क पार्कका लागि पाँच लाख र अन्य दस लाख रुपियाँ बजेट छ धोरपाता नगरपालिकाको बुर्तिबाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताएका छन् त्यस त्यहाँ दस लाख रुपियाँ बजेट खर्च हुनेछ घलकुटमा भएको सर्वजित हरियाली उद्यान निर्माणको लागि छ लाख तिरासी हजार रुपियाँ बजेट छ जिल्लाभरका विद्यालयहरूबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रबन्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् दुवै યોજાના का लागि जम्मा बिस लाख रुपियाँ बजेट रहेको उहाँले बताउनु पर्यो पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिले आर्थिक क्रियाकलापमा समेत यो योजना अन्तर्गत प्रदेशले उद्यान विकास कला कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउनुहुन्छ स्थानीय तहसँगको सहकार्यमा सबै योजनाहरूको काम उपभोक्ता समितिले गर्नेछन् हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्क अनुसार चारवटा योजनाको मात्रै सम्झौता भएको छ बाँकी योजनाको उपभोक्ता समिति गठन र योजनाको बिचको सम्झौताको लागि आवश्यक प्रक्रिया थालेको उहाँले बताउनुभयो कार्यको चौधौँ वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न लेखानीका विद्यार्थीले लायन्स क्लब अफ बागलुङद्वारा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण बागलुङ नगरपालिकाको वडाहरूको सहकारीमा ज्येष्ठ नागरिकले न्यानो कपडा वितरण र पोर्तिमाङ बजारमा रक्त सञ्चार अभाव हुँदा रगत चाहिने बिरामीको उपचारमा समस्या बागलुङका छवटा पालिकामा तेह्र उद्यान बन्दै एनबिबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साथै सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र सा सवा नौ बजे नामाको पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबै विदा भयौँ ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार